6 MHz. छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँस्न हरेक हप्ता चाहिँ यो हप्ता पनि कार्यक्रम मुक्तक माला लिएर हामी उपस्थित भइसक्यौँ कार्यक्रम मुक्तक मालाको समय सुरु भइसक्यो प्रविधि समेसनमा आज पनि रमेशजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ म छु नियमित कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रोता तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेघार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ महिलाहरूको समस्या गीत बनाइन्छ महिलाहरूको समस्या गीत बनाइन्छ जताततै पुरुषहरूकै जित बनाइन्छ महिला पुरुष एक रथका पाङ्रा भनिए पनि यो त केवल उखानमा सीमित बनाइन्छ यो त केवल उखानमा सीमित बनाइन्छ महिला पुरुष एक रथका पाङ्रा भनिए नि यो त केवल उखानमा सीमित बनाइन्छ मैले कार्यक्रमको सुरुवातमा एउटा दामी मुक्तक तपाईँहरू समक्ष राखेँ यो मुक्तक बिन्दा खतिवडा लुरीजीको दादिङ उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ बिन्दा खतिवडाजीले मुक्तकमा यसरी प्रश्न गरिरहँदा अमन ए कल रामकृष्ण पाण्डेजी यसो भन्नुहुन्छ मौका हेर्दै अप्ठ्यारोमा चेप्ने प्रथा हटाउन मौका हेर्दै अप्ठ्यारोमा चेप्ने प्रथा हटाउन नारीको छातीमाथि टेक्ने प्रथा हटाउन हक अधिकार खोज्दै बुलन्दी आवाजमा जुटौ दासता र घृणाले हेप्ने प्रथा हटाउन जुटौ दासता र घृणाले हेप्ने प्रथा हटाउन अमन एकल रामकृष्ण पाण्डेजी भोरले सात रसुवा घर हाल अबुधाबीबाट बिन्दा खतिवडाजीको मुक्तकमा यसरी जवाफ फर्काउँदै हुनुहुन्थ्यो श्रोता आजको कार्यक्रम मुक्तकमाला विशेष रहनेछ नारी दिवस नजिकै नजिकै आइरहँदा आजको कार्यक्रम मुक्तकमालाको पुरापुरी समय हामी महिला अधिकार विशेष मुक्त खरबहरू तपाईँहरू समक्ष राख्नेछौँ गत बिस र एक्काइस फेब्रुअरीमा सामाजिक सञ्जाल फेसबुकमा चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाले पुनः एकपटक वृहत मुक्तक दोहोरी आयोजना गरियो महिला अधिकार विषयक मुक्तक दोहोरीमा राखिएका मुक्तक आजको कार्यक्रममा म तपाईँहरू समक्ष राख्नेछु कार्यक्रमको सुरुवातमा मैले तपाईँहरू समक्ष बिन्दा खतिवडा लुरीजी र अमन एकल रामकृष्ण पाण्डेजीका दुई मुक्तक राखेको थिएँ नि हजुर उहाँहरू केही तिनै दुई मुक्तकरबसँगै दोहोरीमा दोहोरीको सिलसिला सुरु भएको थियो हाम्रो कार्यक्रममा भने मुक्तक बोल्ने सिलसिला तिनै दुई मुक्त खरबहरू मैले गरेँ बिन्दा खतिवटा लुरीजी यस दोरीको नायिका हुनुहुन्थ्यो थादिङ उहाँको घर हो हाल काठमाडौँ हुनुहुन्छ त्यस्तै अमनय राम कृष्ण पाण्डेजी यस मुक्तक दोहोरीका नायक हुनुहुन्छ भोरले सात रसुवा उहाँको घर हो हाल अबुधाबीमा हुनुहुन्छ यस मुक्तक दोहोरीका सञ्चालक एवं निर्देशकमा हजुर प्रकाश अरियाल चुकु प्रकाश व्यवस्थापकमा हरिशरण हरियाल विशेष सहयोगीमा प्रकाश मगर वियोगी सल्लाहकारमा सुनिल अधिकारी सम्झना अर्याल दर्पण र मदन भण्डारीजी हुनुहुन्थ्यो सम्पर्क सहयोगीमा पुरन वियोग प्रतिमा केसी सुसन क्षितिज राई प्रिन्स याख्या नानु मगर रमेश रसिक र अन्य साथीहरू हुनुहुन्थ्यो मुक्तक तोरीमा यति कसिला यति रसिला यति गुलिया फुर्तिला मुक्त खरबहरू पोस्ट भएका छन् नि श्रोता म कुन लिने लिने अन्यलमा परिरहेको छु यति धेरै मुक्त कहिले मेरो हातमा छ सबै मुक्तक त म कार्यक्रममा कहाँ हटाउन सक्छु र लगभग लगभग पैँतालिस सयभन्दा बढी मुक्तकारपहरू दोहोरीमा पोस्ट भएका थिए जसमा आर्य आयुषाजीले एक्लैले चार सय बिसवटा मुक्तक पोस्ट गर्नुभएको थियो त्यस्तै गरेर अनुराग भक्त शिखरजीले तिन सय सत्तरीवटा मुक्तकारपहरू पोस्ट गर्नुभएको थियो दोहोरीको समय मसँग भने नि गजब गजबका मुक्तक छन् आलो पालो छोड्दै जानेछु आज गीत पनि कम्ती सुन्नेछौँ हामी म अब भने कम्ती बोल्नेछु जति बोले बोले अब तपाईँको मुक्तक बोल्छु आलो पालो बोल्छु तपाईँको मुक्तक यो पाला मैले जोड्न सकिनँ भने हाम्रो मुक्तक राखेन छ कार्यक्रम सञ्चालकले भन्ने नसोच्नुहोला हाम्रो मुक्तक चाहिँ भन्न भ्याएन छ भन्ने बुझ्नुहोला मुक्तक त्यति मिठा छन् मुक्तक नै बोल्छु है कार्यक्रम कार्यक्रमसँगै रहनुहोला नारीवादी सबैलाई दिएर हौसला रोकिनुपर्छ नारीवादी सबैलाई दिएर हौसला रोकिनुपर्छ शोषण तमनमा पर्न समाजमा अबला रोकिनुपर्छ ती दानवहरूलाई हदैसम्मको देऊ सरकार अब यो बलात्कार र हत्याको श्रृङ्खला रोकिनुपर्छ अब यो बलात्कार र हत्याको श्रृङ्खला रोकिनुपर्छ पक्कै रोकिनुपर्छ यो गजबको मुक्तक सन्दीप सङ्ग्रौला दिलदुखीजीको तेह्रतम उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ सन्दीप सङ्ग्रौला दिलदुखीजीका यिनै मुक्त खरबसँगै कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक रहेको छ उमेश विरोधीजीको बोक्सी बनाउनु अघि सोच्नु पर्थ्यो बोक्सी बनाउनु अघि सोच्नु पर्थ्यो आरोप लगाउनु अघि सोच्नु पर्थ्यो तिमी पनि नारीबाट जन्मिएका हौ जिउँदै चलाउनु अघि सोच्नु पर्थ्यो जिउँदै चलाउनु अघि सोच्नु पर्थ्यो यो मनी चसक्क पार्ने मुक्तक उमेश विरोधीजीको बालुबाडी नौ झापा उहाँको घर हो उहाँ पनि हाल मलेसियामा नै हुनुहुँदो रहेछ अर्को मुक्तक छ मसँग अन्जान यात्रीजीको छ तागत त्यो तिमीभित्र सुनामी बन्न सक्नेछौ छ तागत त्यो तिमीभित्र सुनामी बन्न सक्नेछौ गरे हिम्मत नहोला कि सलामी बन्न सक्नेछौ डराएरै लजाएरै लुकी बस्छौ कतिन्जेल परेछन् ती मरेको हि मलामी बन्न सक्नेछौ परे जन्ती मरेको हि मलामी भन्न सक्नेछु अञ्चन यात्रीजी तनहु दमौली उहाँको घर हो भने नि श्रोता जुन मुक्तक म उठाउँछु वाह गचप छन् अर्को मुक्तक छ मसँग लक्ष्मी शर्माजीको कानुनमा आधा आकाश सुन्छ महिला अधिकार कानुनमा आधा आकाश छुन्छ महिला अधिकार बस्तीमा थाहा छैन कस्तो हुन्छ महिला अधिकार गफै मात्र ठुला ठुला व्यवहार त शून्य भयो मुम्बईको त्यो कोठीमा रुन्छ महिला अधिकार मुम्बईको त्यो कोठीमा रुन्छ महिला अधिकार श्री लक्ष्मी शर्माजीको यो मुक्तक पिप्ले तीन म्याग्दी उहाँको घर हो म केही बोलिनँ जे बोल्यो नि मुक्तकले बोल्यो अर्को मुक्तक छ मसँग सञ्जय घिम्रे सञ्जालजीको उठ नारी अधिकार मागी पाइँदैन उठ नारी अधिकार मागी पाइँदैन म सक्दिनँ भने सधैँ भागी पाइँदैन कहिलेसम्म दयाको पात्र बन्छौ तिमी अधिकार तिमी स्वयं नजागी पाइँदैन अधिकार तिमी स्वयं नजागी पाइँदैन पक्कै पाइँदैन उठ्नुपर्छ आ आफ्नो ठाउँबाट उठ्नुपर्छ कम्मर कसेर उठ्नुपर्छ सञ्जय घिम्रे सञ्जालजीको यो मुक्तक मैदान अर्घखाँची उहाँको घर हो अर्को मुक्तक म लिँदैछु ओम कुमारी खाँडजीको नारी पुरुष एकै भन्छन् जताततै भन्नेहरू नारी पुरुष एकै भन्छन् जताततै भन्नेहरू आदर्शको कुरा गरी आफै अघि बन्नेहरू आफ्नै घरको सङ्घारभित्र लुट्न लागि अघि सर्छन् छोरी बराबरी भन्दै औँला गर्नेहरू छोरी बराबरी भन्दै औँला गर्नेहरू कस्तो त है ओमकुमारीजी यो मुक्तक कुमारी खाँडजीको रामपुर छ पाल्पा उहाँको घर हो हाल युएमा हुनुहुन्छ श्रोता अब भने कार्यक्रममा हामी एउटा गीत सुन्नेछौँ मैले भने नि गीत पनि आज हामी छोटो छोटो सुन्नेछौँ मुक्तक धेरैभन्दा धेरै म तपाईँहरू समक्ष राख्नेछु श्री भक्त पौडेल आफन्तजीको अहिले मुक्तक मसँग रहेको छ रामपुर चितवन उहाँको घर हो हाल उहाँ स्पेनमा हुनुहुन्छ श्री भक्त पौडेल आफन्तजीका मुक्तकरबसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई हेर्नुहोस् त आँसुले रुच्दैछ नारी हेर्नुहोस् त आँसुले रुच्दैछ नारी जिन्दगी के हो बुझ्दैछ नारी वज्र स्वाट छ पति तर देउता शम्सी बुझ्दैछ नारी देउता शम्सी पुज्दैछे नारी निकै मिठो गीत आज हामी यस्तै यस्तै गीत पनि कार्यक्रममा तपाईँहरू समक्ष जोड्नेछौँ श्री भक्त पौडेल आफन्तजीका मुक्त खरकसँगै मैले तपाईँहरू समक्ष यो गीत राखेँ श्रोता आजको वसाईमा चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाले गत बिस र एक्काइस फेब्रुअरीमा चुकु प्रकाश मुक्तक दोहोरी सामाजिक सञ्जाल फेसबुकमा राखेको वृहत मुक्तक दोहोरीबाट म मुक्तक बोलिरहेको छु जसको सञ्चालकमा प्रकाश अर्याल चुकु प्रकाश हुनुहुन्थ्यो भने प्रमुख भूमिकामा बिन्दा कतिवटा लुरीजी र अमनेकल रामकृष्ण पाण्डेजी हुनुहुन्थ्यो फगत आफूलाई अजिङ्गर नसम्छ फगत आफूलाई अजिङ्गर नसम्छ स्वयं पुष्प बाँकी पतिङ्गर नसम्छ धरामा कुशलता नशोभा रहन्छ ए नर मात्र नारी कसिङ्गर नसम्छ ए नर मात्र नारी कसिङ्गर नसम्छ वाह यो मुक्तक राजीव सङ्घर्षीजीको राजीव सङ्घर्षीजीले यति दमदार मुक्तक दोहोरीमा पोस्ट गर्नुहुँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्ने छुटाउनु भएछ कार्यक्रममा म अर्को मुक्तक लिँदैछु श्रोता मसँग मुक्तक रहेको छ सन्तोष अमगाईजीको चुलो चौको मसेरीमी रमाउनाले हो कि चुलो चौको मछेरीमी रमाउनाले हो कि कलम होइन कुटो कोदालो समाउनाले हो कि पुरुषबाट नारी हेपिनुको कारण चाहिँ आँसुली खुसी उसलाई थमाउनाले हो कि आँसुले खुसी उसलाई थमाउनाले हो कि पुरुषबाट नारी हेपिनुको कारण चाहिँ आँसुली खुसी उसलाई थमाउनाले हो कि आहा यो ब्ल्याक त मुक्तक सन्तोष अम्गाईजीको नामजुङ दुई गोर्खा उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ अर्को मुक्तक छ मसँग शारदा पौडेलजीको नहर निर्माण गर्दै सानो कुलोबाट उठेको दिन नहर निर्माण गर्दै सानो कुलोबाट उठेको दिन चलाउँदै सिङ्गो नेपाल चुलोबाट उठेको दिन त्यही दिन उज्यालिनेछ पुरै धरती पुरै गगन सबै नेपाली नारीहरू धुलोबाट उठेको दिन सबै नेपाली नारीहरू धुलोबाट उठेको दिन अह अर्को गजबको मुक्तक शारदा पौडेलजीको उहाँको घर हो मसँग यस्तै नै स्वातिला मुक्त छन् अर्को मुक्तक म लिँदैछु प्रदीप पाण्डे रोदनजीको मेरी आमाले जन्माएर म म भएँ मेरी आमाले जन्माएर म म भएँ हजुरआमाले हुर्काएर म म भएँ पुरुष आधा हुन् नारी पूर्ण भात्र तिमीसँग घर बसाएर म म भएँ तिमीसँग घर बसाएर म म भएँ ओहो कस्तो मिठो मुक्तक है प्रदीप पाण्डे रोदनजीको यो मुक्तक गोर्खा धुवाकोट आठ उहाँको घर हो अर्को मुक्तक लिँदैछु म श्याम नेपालजीको मैला भई जन्मनु पाप हुने भए मैला भई जन्मनु पाप हुने भए मायालुपन सहनशीलता श्राप हुने भए हे भगवान् किन रचिस यो नारीको साथ जन्मिनुकै पीडाले सन्ताप हुने भए जन्मिनुकै पीडाले सन्ताप हुने भए श्याम नेपालजीले यो मुक्ताक दोहोरीमा अमेरिकाबाट पोस्ट गर्नुभयो नेपालमा भने कता बस्नुहुन्थ्यो खोनी आफ्नो सम्पर्क ठेगाना लेख्दै लेख्नु भएनछ नेपालको है अर्को मुक्तक छ मसँग इन्दिरा कुमालजीको हाम्रो सम्बन्ध दुनियाँको लागि जात्रै हो त हाम्रो सम्बन्ध दुनियाँको लागि जात्रै हो त जे जे भन्छौ मान्नुपर्ने नाटकको पात्रै हो त नर नारी समान रे खोइ नारीको अस्तित्व के नारी पुरुषको ओछ्यान मात्रै हो त के नारी पुरुषको ओछ्यान मात्रै हो त जब जब यस्ता कसिला मुक्त घरबहरू कार्यक्रममा उठाउने म मौका पाउँछु भन्न मन लाग्छ मुक्तकमा श्रोताको मनमुटु मस्तिष्क प्रभावित पार्ने अद्भुत क्षमता लुकेको हुन्छ इन्दिरा कुमालजीको यो मुक्तक झापा उहाँको घर हो अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक रहेको छ पूर्ण साङवाङफेजीको हँसिया र डोको मात्रै होइन तिम्रो अंश हँसिया र डोको मात्रै होइन तिम्रो अंश थाङ्नाको पोको मात्रै होइन तिम्रो अंश इतिहास पल्टाइ हेर महान नारी गाथा पीडा खेपी रोको मात्रै होइन तिम्रो अंश पीडा खेपी रोको मात्रै होइन तिम्रो अंश पूर्ण साङवाङफेजीको यो मुक्तक धरान सुनसरी उहाँको घर हो मुक्तक उहाँ पनि गजबको दामी लेख्नु रहेछ अर्को मुक्तक छ मसँग अनुराग भक्त शिखरजीको नारी देवीको रूप छन् कमजोर नठान नारी देवीको रूप छन् कमजोर नठान मगमगाउने धूप छन् कमजोर नठान जन्मे अवश्य मृत्यु निश्चित छ भनी अहिलेसम्म चुप छन् कमजोर नठान अहिलेसम्म चुप छन् कमजोर नठान अनुराग भक्त शिखरजीको यो मुक्तक डोटी वासुदेवी दुई देवकाँडा उहाँको घर हो हाल भारतमा हुनुहुन्छ उहाँले मुक्तक बडो गजबले लेख्नुभयो दोहोरीभरि उहाँले एक्लैले तिन सय सत्तरीवटा खराबहरू दोहोरीमा पोस्ट गर्नुभएको थियो अर्को मुक्तक म लिँदैछु सावित्रा लुइटेल घिम्रेजीको हो यो कुनै नौलो कथा होइन सद्यौँदेखि लुट्दैछन् हो यो कुनै नौलो कथा होइन सद्यौँदेखि लुट्दैछन् मन पर्दा मनमा सजाउँदै मन नपर्दा बेसरी कुर्दैछन् घरमा सजाउने सामान बच्चा पाउने औजार सम्झिएर सधैँभरि नारी हकको भाषणमा मात्र अवश्य जुट्दैछन् सधैँभरि नारी हकको भाषणमा मात्र अवश्य जुट्दैछन् भाषणमा राखिएका कुरा भाषणमा मात्र सीमित नगरेर व्यवहारमा पनि उतार्नु पर्यो भन्दै मुक्तकमा आफ्नो विचार पोख्दै हुनुहुन्थ्यो सावित्रा लुइटेल किम्रेजी झापा उहाँको घर हो हाल इस्रायलमा हुनुहुन्छ अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक जगत संसारजीको रहेको छ चुलाचुली इलाम उहाँको घर हो हाल कतारमा हुनुहुन्छ जगत संसारजीका मुक्त करबसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई स्वास्नी बिते वर्ष नपुग्दै अर्की फेरिन्छ स्वास्नी बिते वर्ष नपुग्दै अर्की फेरिन्छ लोग्ने बिते सादा सेतो धोतीले बेरिन्छ अझ टङ्किनी अलच्छिनी हरेक भनी घरभित्रै नराम्रो दृष्टिकोणले हेरिन्छ स्वास्नी बिते वर्ष नपुग्दै अर्की फेरिन्छ तिमी छ चुली इलामका मुक्तकार जगत संसारजीका मुक्त खराबसँगै यो मिठो गीत श्रोता मैले कार्यक्रम मुक्तक मालामा तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तक माला तपाईँ नियमित सुन्नुहुन्छ तर सुन्न छुटाउनु भयो भने नि श्रोता तपाईँले मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै प्रकाश अर्यालजीको blog chuk Prakash dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी आफूले कार्यक्रम चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ आजको बसाइमा कार्यक्रम मुक्तक मालामा हामी महिला अधिकार विशेष मुक्त खराबहरू प्रस्तुत गरिरहेका छौँ गत बिस र एक्काइस फेब्रुअरीमा सामाजिक सञ्जाल फेसबुकमा चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाले राखेको वृहत मुक्तक दोहोरीबाट म मुक्तक लिइरहेको छु जसको सञ्चालकमा प्रकाश अरियाल चुकु प्रकाश हुनुहुन्थ्यो भने प्रमुख भूमिकामा बिन्दा कतिवटा लुरीजी र अमन एकल रामकृष्ण पाण्डेजी हुनुहुन्थ्यो म अब भने दोहोरीबाटै मुक्तक लिन्छु है मैला बिना एकै कदम अघि बढाएर देखाऊ मैला बिना एकै कदम अघि बढाएर देखाऊ संसार पुरुषकै हो भने कागज गराएर देखाऊ बिना अर्थको घमण्ड किन गर्छौ पुरुष साथी हो सक्छौ भने देखाऊ एक्लै सन्तान जन्माएर देखाऊ सक्छौ भने देखाऊ एक्लै सन्तान जन्माएर देखाऊ बिना अर्थको घमण्ड किन गर्छौ पुरुष साथी हो सक्छौ भने देखाऊ एक्लै सन्तान जन्माएर देखाऊ यो कसिलो बाँड आर्य आयुषाजीको सिन्धु पाल्चोकमाको घर हो आर्य आयुषाजी मुक्तक दोहोरीभरि यति मजाले छाउनु भएको छ नि म के कुरा गरौँ उहाँले एक्लैले चार सय बिसवटा मुक्त खराबहरू दोहोरीमा पोस्ट गर्नुभएको थियो अर्को मुक्त कार्यक्रममा म जोड्छु मसँग मुक्त रहेको छ केशव नेउपानेजीको नारी पुरुष एक उखानमा सीमित हुनुहुन्न नारी पुरुष एक उखानमा सीमित हुनुहुन्न गाई वस्तुको गोठ बथानमा सीमित हुनुहुन्न टपरीमा सिनका बुट्टा कला कस्तो उत्कृष्ट हुन्छन् नारी कलाकारिता रक्षानमा सीमित हुनुहुन्न नारी कलाकारिता रक्षानमा सीमित हुनुहुन्न ओहो केशव नेउपानेजीको यो मुक्तक दमक उन्नाइस चापा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ मसँग अर्को मुक्तक छ श्रोता भरत थापाजीको अचेल माया जोखेको तुलोमा देखिन्छ अचेल माया जोखेको तुलोमा देखिन्छ नारीले नै रोजेर बसेको चुलोमा देखिन्छ यहाँ भेदभाव त नारीबाट नै भएको छ छोरी जन्मिए फालेको कुलोमा देखिन्छ छोरी जन्मिए फालेको कुलोमा देखिन्छ एउटा यथार्थ चित्रण मुक्तकमा भरत थापा उहाँको घर सिन्धुली हाल साउथ कोरियामा हुनुहुन्छ अर्को मुक्तक म लिउँ श्रोता मसँग मुक्तक छ एलिसा पौडेलजीको जन्मेदेखि मात्र सहन सिकाइन्छ नारीलाई जन्मेदेखि मात्र सहन सिकाइन्छ नारीलाई जे भए पनि चुप रहन सिकाइन्छ नारीलाई आधा आकाशको कुरा मात्र गर्छ सरकार यहाँ आँसुसँगै बहन सिकाइन्छ नारीलाई यहाँ आँसुसँगै बहन सिकाइन्छ नारीलाई एलिसा पौडेलजीको यो मुक्त काठमाडौँ उहाँको घर हो एलिसाजी म निकै दुविधामा थिएँ कुन मुक्तक कुन मुक्तक उठाउने तपाईँको भनेर मैले यही मुक्तक बोलेँ है अन्य मुक्तकारहरूका मुक्तकरहरू पनि म यसपालि निकै दुविधामा थिएँ कुन मुक्तक वाचन गर्ने गर्ने सबै मुक्तकहरू बडो गजबका भएको छ अर्को मुक्तक म लिँदैछु यो मुक्तक पनि बडो कसिलो रहेको छ नरेन्द्र दाइजीको मुक्तक अहिले मसँग रहेको छ पिएर रक्सी बुबाले आमा कुटेको सम्झिए पिएर रक्सी बुबाले आमा कुटेको सम्झिए दाइसुको नेउमा दाजु र भाउजू छुटेको सम्झिए अचानुसरी सरी काटियो मुटु नेहाको हतियाले बुवासाका हुल्ले दिदीको इज्जत लुटेको सम्झिए बुवासाका हुल्ले दिदीको इज्जत लुटेको सम्झिए भर्खरै समाजमा घटेको घटनालाई निकै मार्मिक तरिकाले नरेन्द्र दाईजीले यो मुक्तक दोहोरीमा पोस्ट गर्नुभएको थियो इलाम मंगलबारे उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक श्रोता म लिँदैछु मसँग मुक्तक छ शिला कार्की अस्तुजीको नफुल्दै कोपीलाई मास्न पाउने छैनस् नफुल्दै कोपीलाई मास्न पाउने छैनस् सोचा साझा जनतालाई ढाँट्न पाउने छैनस् बलात्कारीलाई जिउँदै जलाइ मार्दैनस् भने सुन सरकार तैँले पनि बाँच्न पाउने छैनस् सुन सरकार तैँले पनि बाँच्न पाउने छैनस् ओहो यो छटारो शिला कार्की अस्तुजीको काठमाडौँ उहाँको घर हो अर्को मुक्तक शिव सुवेदीजीको मसँग छ श्रोता चाहे छोरी हुन् चाहे श्रीमती हुन् चाहे छोरी हुन् चाहे श्रीमती हुन् यी अमूल्य जगतकै ओखती हुन् तपाईँ जे भन्नुहोस् नारी पुरुषलाई म भन्छु नर आकाश नारी धरती हुन् म भन्छु नर आकाश नारी धरती हुन् शिव सुवेदीजी जुनेली बस्ती शान्तिनगर झापाका मुक्तकार हाल उहाँ मलेसियामा हुनुहुन्छ श्रोता आशा गर्छु आजको कार्यक्रम मुक्तकमाला तपाईँलाई निकै मजा लागिरहेको छ सृजना अर्याल अधिकारीजीको मुक्त अहिले मसँग सुश्रोता अबको क्रममा म उहाँकै मुक्तक राख्दैछु आमा हुन् धरती महान ममता माया दयाकी धनी आमा हुन् धरती महान ममता माया दयाकी धनी नौ महिना त कोखामा प्रसव पीडा सहेकी पनि ए आमा तस्ताराको ऋण हरे तिरौँ कसरी हो बाँचुन्जेल सधैँ रमाई म रहँ आमा कि आमा भनी बाँचुन्जेल सधैँ रमाइम रहँ आमा कि आमा भनी सृजना अर्याल अधिकारीजी धादिङ उहाँको घर हो अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्त कोमल भट्टजीको रहेको छ हाल उहाँ न्युयोर्कमा हुनुहुन्छ नेपालको ठेगाना उहाँले पनि लेख्नु भएन छ कोमल भट्टजीका मुक्त खराबसँगै कसिला मुक्त खराबसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई गाउँ गाउँ बस्ती बस्ती बिगुल फुक्नुपर्छ गाउँ गाउँ बस्ती बस्ती बिगुल फुक्नुपर्छ नारी जाति हेप्ने प्रथा अब सुक्नुपर्छ दिदी बहिनी प्रिया त जननी हुन् नारी बलात्कारी पिसासलाई सबैले थुक्नुपर्छ गाउँ गाउँ बस्ती बस्ती बिगुल फुक्नुपर्छ आफ्नै पौर खान्छन् आफ्नै सिपमा बाँच्छन् दुःख कष्ट साएर सृष्टिले थाम्छन् असल महान व्यक्तिहरू यिनैले जन्माउँछन् ज्ञान गुण बुद्धिहरू यिनैले सिकाउँछन् तर पनि अँधेरोमा जीवन बिताउँछन् तर पनि अँधेरोमा जीवन बिताउँछन् आमा दिदी बहिनी हो कति बस्छ दासी भई सुखको सधैँ प्यास बनेर आमा दिदी बहिनी हो कति बस्छ दासी भई सुखको सधैँ प्यास बनेर न्युयोर्क बस्दै आइरहनुभएका कुमल भट्टजीका मुक्तकरबसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ थोरै छोटो राखेँ अब भने श्रोता कार्यक्रममा म मुक्तक नै लिन्छु आजको बसाइमा म महिला अधिकार विशेष मुक्तकरबहरू तपाईँहरू समक्ष राखिरहेको छु एक नारीले जीवन धेरै थरी बाँच्नुपर्छ एक नारीले जीवन धेरै थरी बाँच्नुपर्छ मुटुभरि पिर बोकेर बाहिर भने हाँस्नुपर्छ कहिले आमा कहिले दिदी कहिले के के बन्छिनुनी उनी आफ्ना छोरी पराईसँग कठै नाता गाँच्नुपर्छ आफ्ना छोरी पराईसँग कठै नाता गाँच्नुपर्छ अर्को निकै मन लोभ्याउने मुक्तक मैले तपाईँहरू समक्ष राखेँ श्रोता यो मुक्तक आरके सुवेदीजीको आरके सुवेदी परदेशी लेख्नु भएको छ परदेशी भनेपछि पक्कै तपाईँ परदेशमा हुनुहुन्छ कुन देशमा हुनुहुन्छ अनि घरको ठेगाना कता हो तपाईँको मुक्तक दोहोरीमा राख्नु भएन छ अर्को पाला पक्कै हटाउनु होला अर्को मुक्तकमा जोड्दैछु श्रोता मसँग मुक्तक छ सौरभ कारणजीतजीको नारीको सम्मान पुरुषले गर्न कहिल्यै गर्न होस् नारीको सम्मान पुरुषले गर्न कहिल्यै गर्न होस् श्रद्धा र साथले त्यही पुरुषसँग कहिल्यै डर होस् समाज अनि मुलुक पनि पृथक होला कि त्यसैले पनि नारीको इज्जत नहुने घर नहोस् त्यसैले पनि नारीको इज्जत नहुने घर नहोस् आहा अर्को मनै लोभ्याउने मुक्तक सौरभ कारणजीजीको पाटन नौ ललितपुर उहाँको घर हो हाल बेल्जियममा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु प्रतिमा केसीजीको असमान मूल्यसँग नारीले श्रम साटेका छन् असमान मूल्यसँग नारीले श्रम साटेका छन् टाल्दा टाल्दै धर्म र संस्कार आफै फाटेका छन् गणतान्त्रिक लोकतान्त्रिक राज्य भन्छ सरकार नारीले अझै दोस्रो दर्जाको जीवन काटेका छन् नारीले अझै दोस्रो दर्जाको जीवन काटेका छन् प्रतिमा केसीजीको यो मुक्तक रूपन्देही उहाँको घर हो हाल बेलायतमा हुनुहुन्छ हरेक मुक्तक उठाउँ वासन गरौँ अनि जोडले ताली बजाउँ वाह वाह भनौँ मनमा लागिरहेको छ तपाईँहरूका मुक्तक लिँदा नानु मगर्जीको अर्को एउटा मुक्तक मसँग रहेको छ नारी बिनाको संसार सोचेर हेर्नु त नारी बिनाको संसार सोचेर हेर्नु त आमा सरह अरूलाई जोखेर हेर्नु त अनि कति फरक पाउनुहुन्छ नारीमा स्वच्छ मन मस्तिष्कले बुझेर हेर्नु त स्वच्छ मन मस्तिष्कले बुझेर हेर्नु त नानु मकर्जी किचना साटस्याङ छ उहाँको घर हो हाल मरुभूमिबाट भन्नुभएको छ उहाँले आफ्नो ठेगानामा अर्को मुक्तक छ मसँग रमेश गोठालेजीको विवेकहीन भुत्ते पुरुष तिखार्ने नि तिमी नै हौ विवेकहीन भुत्ते पुरुष तिखार्ने नि तिमी नै हौ जति सुकै सम्पन्न होस् निखार्ने नि तिमी नै हौ दुईटा घरको भाग्य खुसी तिम्रै अञ्जुलीमा हुन्छ सिँगार्ने नै तिमी नै हौ बिगार्ने नै तिमी नै हौ सिँगार्ने नै तिमी नै हौ बिगार्ने नै तिमी नै हौ रमेश कोठालजी उदयपुर घर उहाँको हाल बिरानो मुलुक भनेर उहाँ आउनुभयो मुक्तक दोहोरीमा उहाँको पनि मुक्तक दामी अब पनि श्रोता अर्को मुक्तक छ मसँग रमेश र रसिकजीको छोरा र छोरी आँखाको ज्योति ससाए मुटुमा छोरा र छोरी आँखाको ज्योति ससाए मुटुमा मुटुको टुक्रा सन्तान हाम्रो लुकाए मुटुमा हेप्दिन कहिले छोरी हो भनी बाचा छ यो मेरो धड्कन सम्झी छोरा र छोरी बसाए मुटुमा धड्कन सम्झी छोरा र छोरी बसाए मुटुमा सबैले तपाईँको जस्तै मनमा विचार लिनुपर्छ रमेश रसिकजीको यो मुक्तक निजगढ उहाँको घर हो अर्को मुक्त कृष्ण ठकुरीजीको मसँग छ श्रोता बजार पुगेर सस्तो चुरा उठाउँछन् बजार पुगेर सस्तो चुरा उठाउँछन् आफ्नो लागि सामान पुरा उठाउँछन् रात परेपछि पागल बन्ने पुरुषहरू दिनभरि नारी अधिकारका कुरा उठाउँछन् दिनभरि नारी अधिकारका कुरा उठाउँछन् कस्तो मजाको मुक्तक है कृष्ण ठकुरीजीको यो मुक्तक बाधु दुई बाजरा उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ अर्को मुक्तक दिपेश योगीजीको मसँग छ यहाँ काम र दाम बराबर हुनुपर्छ यहाँ काम र दाम बराबर हुनुपर्छ अधिकार तमाम बराबर हुनुपर्छ पवित्रताको परीक्षा किन नारीले मात्र अब सीता र राम बराबर हुनुपर्छ अब सीता र राम बराबर हुनुपर्छ दिपेश यो कि सोनपुर नौमा के उहाँको घर हो आजको मुक्तकमालाको बसाइमा हरेक मुक्तकमा जति प्रशंसा गरे भने मेरा शब्द कम नै हुन्छन् अब पनि श्रोता कार्यक्रममा हामी अर्को गीत सुन्छौँ छोटै गीत सुन्छौँ अहिले पनि विष्णु कार्कीजीको मुक्त अहिले मसँग रहेको छ झापा उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ विष्णु कार्कीजीका मुक्त अरबसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई नवस नारी झारेर हाँसु दमन सहेर नवस नारी झारेर हाँसु दमन सहेर देखाऊ सारा विश्वलाई अब एकजुट भएर अब त उठ मैला हिंसा निर्मूल पार्नलाई भएर चण्डी नौदुर्गा काली देखाऊ भनेर भएर चण्डी नौदुर्गा काली देखाऊ भनेर जाग नारी जाग तिमी एक भई जाग झापा घर र हाल मलेसिया रहँदै आउनुभएका विष्णु कार्कीजीका मुक्त खरबसँगै मैले गीत तपाईँहरू समक्ष राखेँ श्रोता आजको कार्यक्रम मुक्तक मालामा यति धेरै मुक्तक मसँग छन् यति कसिला रसिला मुक्तक मसँग छन् कार्यक्रममा राख्दा राख्दै कार्यक्रमको निर्धारित समय सकिन सकिन लागेको सङ्केत म पाइरहेको छु मसँग अझै पनि मेरो हातमा प्रेम खड्का आरटी मखर कञ्चन एकबहादुर पुलामी डिपी भावुक दलु बुढाथोकी देवेन्द्र दिलदुखी संस्कृति दराई विकास सावा लिम्बू प्रकाश मगर सुब्बा भावना निश्चल आँसु लगायत अन्य थुप्रै मुक्त खराबहरू छन् समय छैन मसँग अर्को अर्को पाला कार्यक्रममा समय जुराएर तपाईँहरूका मुक्त खराबहरू पनि म बोल्नेछु हामी सँगै रहनुहोस् न है आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्त खराबहरू पठाउन मन लाग्यो प्रतिक्रिया दिन मन लाग्यो भने Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तकमाला बिजन एकानब्बे दशमलव छ मेघार्स भद्रपुर रोड बिर्तामोड छापामा पनि तपाईँले पत्रचार गर्न सक्नुहुन्छ त्यस्तै फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउनुहुन्छ त्यहीँ गएर तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू पनि राख्न सक्नुहुन्छ चुक प्रकाश अनलाइन साहित्यिक पत्रिकाद्वारा आयोजित अठारौं मुक्तक दोहोरीबाट आजको कार्यक्रमभरि मैले तपाईँहरू समक्ष मुक्तक राखेँ कार्यक्रममा मुक्तक यसरी बोलिसकेपछि मलाई यति भन्न मन लाग्यो चुक प्रकाश अनलाइन साहित्यिक पत्रिका सम्पूर्ण टिमलाई हार्दिक बधाई अहिलेसम्मकै सबैभन्दा गसपको कार्यक्रम लाग्यो मलाई यो तपाईँहरूले आयोजना गर्नुभएको मुक्तक दोहोरीको यति मिठा यति दमदार यति भेछोड मुक्तकरबहरू यो पाला दोहोरीमा राखिएको थियो नि म एकदमै अनियोलमा थिएँ कुन मुक्तक लिने लिने भनेर यो समयसम्म कार्यक्रम सुनेर श्रोता तपाईँले हामीलाई साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त रमेशजी र कविताजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि धेरै धेरै धन्यवाद अन्त्यमा नारी पुरुष हामी सबै बराबरी है त हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा भरुन् शुभरात्रि जय मुक्त तिम्रो माया हुनन्छ मेरो माया सय एक थप्छु म पनि हुन्छ दुई सय बराबर तिम्रो मेरो पनि हुन्छ दुई सय बराबर fenómeno. हरा